मनन हुन थाल्छ अनि जन्मन्छन् सृजनशील व्यक्तिहरू मूल्यमा माया मूल्यमा माया तोकिने भए सलाम जिन्दगीलाई पैसामा माया जोखिने भए सलाम जिन्दगीलाई तिम्रो मेरो एकापसमा नजर ठोकिने भए सलाम जिन्दगीलाई सलाम जिन्दगीलाई ओजस्वी शाब्दिक भावहरू पोखिन्छन् जब बनेर सिर्जना नमेटिने रहेछ साहित्यिक प्यास लाग्दैछ तिर्सना तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनामा हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघार्चमा कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला बरपिपलको कहानी नसोध बरपिपलको कहानी नसोध कसरी बित्यो जवानी नसोध बरपिपलको कहानी नसोध कसरी बित्यो जवानी जवानी नसोध कहिले झरेछन् यी पातहरू कहिले झरेछन् यी पातहरू किन रोजे यो बिरानी नसोध बर पिपलको कहानी नसोध कसरी बित्यो जवानी नसोध रोई रोइकन तिम्रो यादमा रोई रोइकन तिम्रो यादमा कति बिजाए बिजाएथे सिरानी नसोध कसरी बित्यो जवानी नसोध टिप्नै नपाए प्रीतिको फुल टिप्नै नपाए प्रीतिको फुल कहाँ चिप्लियो जिन्दगानी नसोध कसरी बित्यो जवानी नसोध बिजुली चम् चम्केला अनि फेरि राति जु बिजुली चम्केला नि फेरि राति अल्लाह रे बैसको नदानी नसोध बर पिपलको कहानी नसोध कसरी बित्यो जवानी नसोध कसरी बित्यो जवानी नसोध नमस्कार अनि साहित्यका अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण तमाम श्रोताहरूमा तमाम साहित्यिक मनहरूमा तपाईँलाई फेरि पनि स्वागत गर्नको लागि आइसकेका छौँ दर्पण पारेका मित्र राजसँगै म छु तपाईँकै दिलभित्रको साथी तपाईँकै ती साहित्यिक मनभित्रको साथी दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगाहट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचना आउने गर्छ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ यो बसाइँमा रहेर हामी तपाईँकै ती साहित्यिक सिर्जनामा आवाज दिन्छौँ तपाईँकै ती जीवन्त भावनाहरूमा जीवनरूपी सिर्जनाहरूमा आवाज भर्ने काम गर्छौँ त्यही सिर्जनाहरूमा सधैँभरि हामी बोलिराखेका हुन्छौँ देश बोल्छ आँसु बोल्छ त्यही बस्ती बस्तीका आवाज बोल्छन् ती सिर्जनाहरूमा आज पनि ती सिर्जनाहरूको साथमा उपस्थित भएको छु र सुरुवातमा मैले एउटा गजललाई जोडेँ जुन गजललाई रोशन केसीजीले भनापा दुईदेखि पठाउनु भएको थियो धेरै धेरै धन्यवाद छ तपाईँलाई यो गजलको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै गजल पाइराखौँ यो वसैमा रहेर वाचन गर्न पाइराखौँ र तपाईँका ती गजलहरू कार्यक्रममा म जोड्दै जानेछु तपाईँका ती सिर्जनाहरूलाई जोड्दै जाने नै छु र तपाईँलाई थाहा छ साहित्यिक वसाईमा हामी तपाईँकै ती सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै ती सिर्जनाहरूमा आवाज भन्ने गर्छौँ र सँगसँगै अन्त्यमा तपाईँले नै पठाउनुभएका तपाईँले नै रुचाउनुभएका सामूहिक गजललाई पनि हामी वाचन गर्ने गर्छौँ यो कार्यक्रममा रहेर र कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई जोडिसकेको छु र कार्यक्रमको सुरुवातमा यो मिठो आवाज तपाईँको लागि जोड्न चाहन्छु र तपाईँ कार्यक्रम मेरो रचना सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्समा र इन्टरनेटमा W W W dot radio Arpan dot कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ प्रिय मित्र यो बसाइमा रहेर यो मिठो आवाज तपाईँको लागि लाग्छ किन रितो सडक अझै मास्किँदैछ बसेको त्यो घाउको खाटो फेरि चस्किँदैछ लाग्छ किन रितो सडक देखु आखा अधेरो छ मोहर अन्धकार नै देख्छु आँखा अधेरो छ मोहर अन्धकार नै देख्छु आँखा धेर हर अंधकार नहीं भो जिंदा गानी दुख पास की दई बसे को त्यो खाओ को खाटो फेरी चस्की दई छा की ना रितो सडक कहिलेकाहीँ जिन्दगी त्यही जस्तो लाग्छ जुन जिन्दगी हामी यात्रा गरिराखेका हुन्छौँ कहिले एक्लै बन्छौँ हामी कहिले त्यही सहयात्रीहरू पाउँछौँ जिन्दगीमा कहिले त्यो जुन हामीबाट टाढा हुन्छ अनि घाम पनि टाढा भन्न पुग्छ अनि हामीलाई लाग्न थाल्छ कि म एक्लै हिँडिराखेको छु यो यात्रामा है प्रिय मित्र तपाईँलाई पनि त्यस्तै अनुभव हुनसक्छ हामी यो यात्रामा छौँ हाम्रो जिन्दगी यात्रामा चलिराखेको छ यही यात्रामा हामी हिँड्दा हिँड्दै कयौँ पटक हामी लड्न सक्छ कयौँ पटक हाम्रो जिन्दगीमा ठेसहरू आउन सक्छ काँडाहरू उम्रिन सक्छन् तर तपाईँ र म जहिले पनि हाम्रो एक दिन अवश्य पालो आउनेछ भन्ने कुराहरू गरेर अगाडि बढ्नुपर्छ जुन दिन मेरो पालो आउनेछ जताततै भुइँचालो आउनेछ जुन दिन मेरो पालो आउनेछ जताततै भुइँचालो आउनेछ जिन्दगीको यात्रा प पार गर्नै पर्छ जिन्दगीको यात्रा पार गर्नै पर्छ कहिले उकालो कहिले ओह्रालो आउनेछ जुन दिन मेरो पालो आउनेछ जताततै भुइँचालो आउनेछ जताततै भुइँचालो आउनेछ अझै बसेको त्यो घाउको खाटो फेरि छ लाग्छ किन रितो सडक छाडी गयो भनी किन रुन्छौँ सधैँ छाडी गयो भनी किन रुन्छौँ सधैँ गोरो भएपछि कालो आउनेछ जताततै भुइँचालो आउनेछ जताततै भुइँचालो आउनेछ पवन घरती मगरको यो गजल सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनामा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीले इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनामा हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको नेपाल दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइ बसनाको लागि आउने गर्छौँ र पवन घरती मगरजीले यो रचनालाई दोहा कतारदेखि पठाउनु भएको थियो र उहाँको घर नेपालमै हो र उहाँले इन्टरनेटमा सुन्छु भनेर लेख्नु भएको छ तपाईँप्रति धेरै आभारी छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला र कार्यक्रममा रहेर तपाईँकै रचनाहरूलाई वाचन गरिराखेको छु मेरो हातमा एउटा मुक्तक छ रामचरण श्रेष्ठजीले चिसापानी छ रामेसादेखि पठाउनु भएको मुक्तक उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु पहिला प्रेमको हुरी पठाएर पहिला प्रेमको हुरी पठाएर दिलको झन जरुरी बनाएर पहिले प्रेमको हुरी पठाएर दिलको झन जरुरी बनाएर अन्तमा घात कसरी भयो कि अन्तमा घात कसरी भयो कि गहन मुटुमा छुरी चलाएर दिलको झन जरुरी बनाएर पहिला प्रेमको हुरी पठाएर वास्तवमै त्यो प्रेममा हुरी चलेका कुराहरू प्रेममा चाहिँ अलिकति हुरी चलेका हो कि अन्तमा चाहिँ मुटुमा छुरी रेटेर गएका कुराहरू हुँदै थियो रामेछापदेखि पठाउनु भएको थियो चिसो चिसोवानी छबाट रामशरण श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यस्तै अर्को रचनालाई पनि जोड्न चाहन्छु मेरो हातमा नरेन थापाजीले पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु रोही रोहिरहेछु पानी पानीको तस्बिर हेरेर रोही रहेछु पापिनीको तस्बिर हेरेर फाटेको मन जलेको मुटु तकदिर हेरेर रोही रहेछु पापिनीको तस्बिर हेरेर फाटेको मन जलेको मोटो तकदिर हेरेर कहिले छाएनन् दिलमा हर्ष उमङ्ग कहिले छाएन दिलमा हर्ष उमङ्ग छातीभरि मनभरि पिर हारेर रोहिरहेछु पापिनीको तस्बिर हेरेर स्वतन्त्रको अनुभवी भूति हुँदै भएन स्वतन्त्रताको अनुभूति हुँदै भएन दासत्वले जलिरहेको जन्जिर हेरेर पापिनीको तस्बिर हेरेर तर्न सके पारी न त फर्कन सके वारी तर्न सके पारी न त फर्कन सके वारी जिन्दगीको बहाव गति स्थिर रहेर रोहिरहेछु पापिनीको तस्बिर हेरेर फाटेको मन जलेको मोटो तकदिर हेरेर वास्तवमै त्यो आफ्नो मायालुको तस्बिर हेरेर बसेका कुराहरू अनि आँसु आँसु भएर पापिनीको तस्बिरलाई हेरिराख्दा ती मन फुटेका कुराहरू मुटु जलेका कुराहरू हुँदै थियो जिन्दगीमा कहिलेकाहीँ यस्तो अवस्था हुनसक्छ हामीलाई अनि ती अवस्थामा जन्मिन्छन् ती साहित्यिक सिर्जनाहरू र सिर्जनाहरूमा हामी कहिले कवितामा सिर्जना कोर्न पुग्छौँ कहिले गजलमा पुग्छौँ हाम्रो ती भावनाहरू अनि कहिलेकाहीँ हामी गजलकार पुग्न सक्छौँ अनि मायामा धोका खान्छौँ त्यही मायामा धोका खाइसकेपछि हामी गजलकार बनेका कुराहरू अनि हाम्रो जिन्दगीमा चाहिँ केही कुराहरू फाटेका कुराहरू फाट्दा फाट्दै जिन्दगीमा अनठौँ कुराहरू भएका कुराहरू हुनसक्छ अनि हामी गजलकार बन्न पुग्छौँ यसरी एउटा घाउ दुईटा भए दुई दुना चार भए एउटा घाउ दुईटा भए एउटा घाउ दुईटा भए दुई दुना चार भए दुई दुना चार भएमा हेतरा हेतरा कोट हजार खाए पानी गजल कार भाई तारा कोट हजार खाए पानी गजल कार भाई हे तारा कोट हजार खाए आनी गजल कार भाई ए हजूर चोट हजार खाए आनी गजल कार भाई ए हजूर चोट हजार खाए आने गजल कार भए हजुर हजार खाए अनि गजल कार भए बाचा कसम जिन्दगीमा हामी कहिलेकाहीँ त्यही माया गर्ने मान्छे अलिकति टाढा पुग्दा हाम्रो जिन्दगीलाई चाहिँ गाह्रो पर्न सक्छ अनि त्यही सिर्जनामा पोख्न पुग्छन् हाम्रा भावनाहरू कहिले गजलमा कहिले कवितामा कहिले मुक्तकमा अनि कहिले कथा बन्न पुग्छन् हाम्रो जिन्दगीका ती कथाहरू हाम्रा ती जिन्दगीका भावनाहरू अवश्य पनि हामी यो कार्यक्रम हरिराखेका छौँ कार्यक्रम मेरो रचना तपाईँले सुनिराख्नु भएको छ र मायामा धोका खाएँ अनि गजलकार भएमा यो मिठो गजल गीतलाई तपाईँमा राखेँ मैले र त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा मनु मन्जीले पठाउनु भएको एउटा गजल छ गजलको साथी गजलकार हुनसक्छ अवश्य पनि गजलको साथी गजलकार हुनसक्छ कलम र कापीको बजार हुनसक्छ हुनसक्छ तपाईँ सहमत नहुनु हुनुहोस् हुनसक्छ सहमत नहुनुहोस् तपाईँको पनि आफ्नो विचार हुनसक्छ गजलकारको पनि गजल हुनसक्छ ऊ घाटाघाट हेरेर चिन्तित बनेको छ ऊ घाटाघाट हेरेर चिन्तित बनेको छ उसको लागि त ठुलो व्यापार हुनसक्छ कलम र कापीको नि बजार हुनसक्छ हेरेर होइन यसरी नफुटाए वैस हेरेर आइन यसरी नफुटाए वैस कुनै दिन ऐनानी अनुहार हुनसक्छ गजलकारको साथी गजल हुनसक्छ कलम र कापीको बजार हुनसक्छ वास्तवमै त्यो गजलको कापी भएका कुराहरू र गजलकारका साथी भएका कुराहरू हुँदै थियो कार्यक्रम मेरो रचनामा हामी रहिराखेका छौँ कार्यक्रमको हामी निकै अन्त अन्ततिर आइराखेका छौँ कार्यक्रमको अन्तमा रहेर चाहिँ हामी तपाईँले पठाउनुभएका तपाईँकै ती सिर्जनाहरूलाई वाचन गर्दा गर्दै केही रचनाहरू बाँकी रहे र यहाँनिर म तपाईँहरूको गजलहरूलाई चाहिँ वाचन गर्न आज भ्याइएन आगामी दिनहरूमा तपाईँको ती रचनाहरू म अवश्य वाचन गर्छु भन्ने नै छु कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ हामी कार्यक्रममा रहेर चाहिँ अन्त्यमा तपाईँले रुचाउनु भएको सामूहिक गजललाई वाचन गर्ने काम गर्छौँ र आज पनि तपाईँका रचनाहरूलाई अगाडि जोड्न चाहन्छु र मेरो हातमा गजल पठाउनु भएको हो यो गजललाई चाहिँ निकै मन पराउने साथीहरूको नाम म सरसर्ती यहाँनिर अगाडि जोड्न चाहन्छु अन्जान सौगात युवराज जय भावुक अनि त्यसै गरी शिशिर ललित आनन्द अनुरागी अनि त्यसै गरी अरू साथीहरू पनि हुनुहुन्छ किरण लामिसा लम्साल सौगात गजमेर त्यसै गरी शिशिर माझी आनन्द चेपाङ त्यसै गरी मिलन पुनम राई त्यसै गरी रामबहादुर र धेरै साथीहरू हुनुहुन्छ तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जसले चाहिँ सामूहिक गजललाई मन पराउनु भयो र सामूहिक गजल पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद ज जसले मलाई इन्टरनेटमा र रेडियोमा सुन्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज तपाईँका केही रचनाहरूलाई वाचन गर्न भ्याइन तपाईँप्रति आभार निकै क्षमा प्राप्ति छु म र अन्त्यमा राजप्रति आभार प्रकट गर्दै र तपाईँको सामूहिक गजल म यसरी वाचन गर्छु र बिदा हुन्छु रोजे जस्तै वर मिल्यो बधाई छ तिमीलाई रोजे जस्तै वर मिल्यो बधाई छ तिमीलाई सोचे जस्तै घर मिल्यो बधाई छ तिमीलाई बस्नु पर्थ्यो सधैँ तिमी चुहने घरमा पक्रिएर बस्नु पर्थ्यो सधैँ तिमी चुहने घरमा कक्रिएर खुसी ओत्ने खबर मिल्यो बधाई छ तिमीलाई सोचे जस्तै घर मिल्यो बधाई छ तिमीलाई गुण दोष पनि कुन नमिल्ने होन् बिछोटमा गुण दोषका पनि कुरा न निक्लियोस् बिछोडमा सर्वगुण सम्पन्न सुन्दर मिल्यो बधाई छ तिमीलाई रोजे जस्तै घर भेट्यो तिमीलाई बधाई छ तिमीलाई त्यसै